विनियोजन गरेको मन्त्रालयगत बजेटमा पनि छलफल चल्दै नैतिक शिक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम रत्नगरमा सम्पन्न दुर्वेसनीमा फस्न नदिन छोराछोरीको क्रियाकलापमा अभिभावकले निगरानी राख्नुपर्नेमा वक्ताको जोड़ गाजामा विस्थापित गैर सैनिकलाई इजरायली सेनाले आक्रमण गरेको प्रति संयुक्त राष्ट्रसंघ र अमेरिकाद्वारा खेत प्रकट घातक भाइरसका कारण लाइबेरियामा विद्यालय बन्द र सर्वोच्च निकाय फिफाका अध्यक्ष जुलियोको आज निधन निधनप्रति फिफा अध्यक्ष ब्लाटरद्वारा दुःख व्यक्त नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच समयकासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता रयालसँगै सुजिता हमालको समाचार विस्तारमा प्रधानमन्त्री सुशील कोइरालाले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा बोल्ने अधिकांश दलका नेताहरूले राष्ट्रिय महत्वका विषयमा मात्रै सम्झौता गर्न आग्रह गरेका छन् संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरूले नेपालको राष्ट्रिय हितमा हुने गरी भारतसँग सम्झौता गर्न प्रधानमन्त्री सुशील कोइरालालाई सुझाव दिएका छनृ प्रधानमन्त्रीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सर्वदलीय बैठकले मुलुकको हितमा हुने गरी सम्झौता गर्न सुझाव दिएको हो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई विवादरहित बनाउन प्रधानमन्त्री कोइरालाले सर्वदलीय बैठक डाक्नु भएको हो बैठकमा आइतबारबाट शुरू हुने भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सफल पार्ने विषयमा छलफल भएको थियो सत्र वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउन सबै दलले सहयोग गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएको हो बैठकमा सहभागी दलका नेताहरूले मोदीको भ्रमणलाई दुवै देशको हितमा अधिकतम सदुपयोग गर्ने अवसरका रूपमा लिन आग्रह गरेका छन् बैठकमा सहभागी समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहले माथिल्लो कर्णाली जलविद्युत परियोजना मध्य पहाड़ी र हुलाकी राजमार्ग लगायत वृहत आयोजनामा भारतीय सहयोग जुटाउन पहल गर्न सुझाव दिएको बताउनु भएको छ प्रधानमन्त्रीले यसअघि नै सत्तारूढ़ दलहरूसँग पटक पटक मोदी भ्रमणका बारेमा छलफल गरिसक्नु भएको छ आज बसेको व्यवस्थापिका संसदले अदालतको अवहेलना सम्बन्धी विधेयकलाई जनताको रायका लागि लैसाने निर्णय गरेको छ सरकारले संसदमा पेश गरेको अदालतको अवहेलना सम्बन्धी विधेयकको चौतर्फी विरोध भएपछि जनताको सुझावका लागि लगिने भएको हो आजको बैठकमा कानून मन्त्री नरहरी आचार्यले विधेयकलाई जनताको प्रतिक्रिया प्राप्त गर्नका निमित्त प्रचार गरियोस् भन्ने प्रस्तावलाई संसदले सर्वसहमतिले पारित गरेको हो विधेयकमा राखिएका प्रावधानले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने र अदालतलाई स्वच्छता जारी बनाउने भन्दै नेपाल पत्रकार महासंघ नेपाल बार एसोसिएशन लगायत संघ संस्थाले विरोध गरेका छन् यस्तै आजदेखि संसदमा विनियोजन बजेटमाथि दफा बार छलफल हुँदैछ बैठकमा सरकारले विनियोजन गरेको मन्त्रालय गत बजेटमा छलफल भइरहेको छ साउन नौ गतेदेखि नै बजेटमाथिको छलफल शुरू गर्ने संसद सचिवालयको तयारी भए पनि योजना आयोगले रातो किताब भाग दुई छपाईमा ढिलाइ गरेका कारण छलफलमा ढिलाइ भएको हो आजको बैठकमा मन्त्रालयगत रूपमा छुट्याइएको बजेटमाथि सभासदहरूले आफ्नो धारणा राखिरहेका छन् यसैबीच संसदको सार्वजनिक लेखा समितिको सभापतिका लागि एकीकृत माओवादीका सभासद जनार्दन शर्मा प्रभाकरको उम्मेद्वारी परेको छ सभामुख सुभाष चन्द्र नेवाङले भोलि सभापति चयन गर्न निर्देशन दिनुभएको थियो शर्माको प्रस्तावकमा समाजवादी पार्टीका प्रेमबहादुर सिंह र समर्थकमा माओवादीकै डोरप्रसाद उपाध्याय रहनु भएको छ त्यस्तै अन्य समितिको सभापति चयनका लागि पनि दलहरूले तयारी गरिरहेका छन् यता सभासद रविन्द्र अधिकारीले विद्यमान उच्च शिक्षा एनले उच्च माविलाई सम्बोधन नगरी अल्पत्र पारेको र जनतालाई भार पारेको भन्दै यसलाई गुणस्तरीय र मर्यादित बनाउने पहल थाल्ने जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नु भएको छ व्यवस्थापिका संसदको आजको बैठकमा अधिकारीले अहिलेको ऐन विद्यमान समस्या समाधान नगर्ने भन्दै अधिकारीले प्रस्ताव पेश गर्नु भएको हो अधिकारीले शिक्षक दरबन्दी व्यवस्था गरी पेसागत सुरक्षा गर्न आवश्यक रहेको बताउनुभयो प्रमाणपत्र त हटाएपछि ग्रामीण भेगका विद्यार्थीहरूले प्लस टू पढेर डाक्टर इन्जिनियर बन्ने बाटो बन्द भएको भन्दै अधिकारीले अहिले अहिलेका उच्च मावि पैसा हुनेर नहुनेको खाडल बनेको बताउनुभयो सभासद अधिकारीले अहिलेका उच्च माविमा भर्ना हुनु भनेको जिन्दगी बर्बाद पार्नु भएको भन्दै अधिकारीले असुरक्षा पनि बढ्दै गएको बताउनुभयो सभासद रविन्द्र अधिकारीले पेश गरेको जरूरी सार्वजनिक महत्वको प्रस्तावको जवाब दिँदै शिक्षा मन्त्री चित्र लेखा यादवले उच्च माध्यमिक शिक्षालाई मर्यादित बनाउन मन्त्रालयले मन्त्रालय लागि परेको बताउनुभयो वर्तमान उच्च माध्यमिक शिक्षा परिषद राष्ट्रिय परीक्षा बोर्डमा पारित हुने उहाँले जानकारी दिनुभयो उहाँले उच्च माविमा दरबन्दी थपको तयारी पनि भइरहेको जानकारी दिनुभयो मन्त्रीले दिएको जवाबको स्पष्टीकरण माग गर्दै नेपाली कंग्रेसका सभासद चन्द्र भण्डारीले सरकारमा संवेदनशीलताको अभाव रहेको बताउनुभयो त्यस्तै एमालेका गणेश कुमार पहाड़ीले अहिलेसम्म उच्च माविमा शिक्षकको दरबन्दी नै नभएकाले यथोचित दरबन्दीको व्यवस्था गर्न माग गर्नुभयो सभासदले उठाएका प्रश्नको तत्काल जवाफ दिँदै मन्त्री यादवले शिक्षा सबैको भएको भन्दै यो सामूहिक जिम्मेवारी पनि भएको बताउनुभयो एकीकृत नेकपा माओवादीले भारतसँग ऊर्जा व्यापार सम्झौता पीटीए गर्न सहमति जनाएको छ अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिमपाटमा आज बिहान बसेको स्थायी समितिको बैठकले ऊर्जा व्यापार सम्झौता गर्न सहमति जनाएको हो बैठकले भारतसँग ऊर्जा व्यापार सम्झौता गरी लगानीको वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ एकीकृत नेकपा माओवादीले जलविद्युत आयोजनालाई अलग गरेर विद्युत व्यापार सम्झौता मात्रै गर्दा फरक नपर्ने निष्कर्ष निकालेको छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा लगानी भित्र्याउने विषयमा जोड़ दिन पनि ए माओवादीले सुझाव दिएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी नायब महानिरीक्षक गोपाल भण्डारीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिश गरेको छ त्रिभुवन विमानस्थलको प्रमुखका रूपमा रहँदा आर्थिक अनियमितता गरेको पाइएपछि डीआईजी भण्डारीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभयो नेपाली कंग्रेसका संस्थापक महामानव बीपी कोइरालाले प्रयोग गर्नुभएका ऐतिहासिक सामग्री तथा दस्तावेजको दीर्घकालीन व्यवस्थापन कसरी गर्ने भन्ने समस्या उत्पन्न भएको छ बीपी जन्म शताब्दीको अवसर पारेर शुरू गरिएको बीपी विचार यात्राकै क्रममा विराटनगरमा रहेको कोइराला निवासबाट लगिएका पुराना सामग्रीहरू जस्ताको त्यस्तै राख्न अहिले बीपी संग्रहालयलाई अप्ठ्यारो परेको संग्रहालयका प्रमुख परशुराम पोखरेलले जानकारी दिनुभएको छ विराटनगरबाट बीपी कोइरालाले अध्ययन गर्नुभएका एक सय भन्दा बढी पुस्तकहरू लगिएको भए पनि पुस्तक पुराना भएर जहाँ छोयो त्यही खस्ने अवस्था रहेकाले जोगाउन पनि मुस्किल परेको उहाँको भनाइ छ संग्रहालयका लागि सरकारले थप बजेट विनियोजन नगर्दा पनि समस्या भएको उहाँले बताउनु भएको छ सयको हाराहारीमा पुराना पुस्तक छन् सबैले देख्न र अध्ययन गर्न पाउने व्यवस्था बनाउन र डिजिटल रूपमा किरा नलाग्ने बनाउनु नै अहिलेको चुनौती हो पोखरेलले भन्नुभयो पोखरेलले सरकारले यसमा ध्यान नदिएको समेत गुनासो गर्नुभएको छ कोइराला निवासमा रहेका खाजा तथा खाना खाने सामग्री काठको बाकस माला कोइरालालाई विभिन्न निकायबाट दिएका उपहारहरू संरक्षणका लागि बीपी संग्रहालयमा लगिएको छ उहाँले आर्थिक सँगै पूर्वाधारमा समेत समस्या उत्पन्न भइरहेको बताउनुभयो अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीर अस्पतालमा छापा मारेको छ अस्पतालमा आर्थिक अनियमितता भएको आशंका गर्दै अख्तियारले छापा मारेको हो अस्पतालमा अनियमितता भएको भन्दै ओछिरी पर्दै आएको अख्तियारले सुनाएको छ वीरबाट अख्तियार टोलीले विभिन्न कागजात लकेको छ पाँच दिनदेखि आवासीय चिकित्सकहरूले आन्दोलन थालेपछि अस्पताल दलपूर्ण रूपमा अस्तव्यस्त बन्न पुगेको छ दैनिक सयौं बिरामीको उपचार हुँदै आएको बेड़का सबै सेवा अवरूद्ध भएको छ बिरामीलाई बन्दबाट मर्का परेपछि अख्तियारले चासो देखाएको हो अस्पतालमा तत्काल भीसी रेक्टर र रजिस्ट्रार नियुक्ति गर्नुपर्ने आन्दोलन र चिकित्सकहरूको माग छ आन्दोलनका कारण भर्ना भएका बिरामी समेत अनियन्त्र जान बाध्य भएका छनृ वन तथा भू संरक्षण मन्त्रालयले जिल्लाका वन कार्यालयहरूलाई दश वर्षे रणनीति कार्यान्वयनका लागि निर्देशिका जारी गरेको छ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरी स्थानीय निकाय जिल्ला विकास समिति गाउँ विकास समिति र नगरपालिकासँग समन्वय गरी एक घर एक रूख एक गाउँ एक वन तथा एक नगर अनेक उद्यान कार्यक्रमलाई अघि बढ़ाउन आफ्ना निकायहरूलाई निर्देशन दिएको हो वन सम्बन्धी दश वर्ष रणनीति अन्तर्गतका कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सफल बनाउन मन्त्रालयले स्थानीय निकायका साथै गैर सरकारी संघ संस्थाहरूसँग समेत समन्वय गरी अगाडि बढ्न निर्देशन गरेको मन्त्रालयका प्रवक्ता कृष्ण आचार्यले जानकारी दिनुभएको छ कार्यक्रम अनुसार अहिलेसम्म कुल भूभागको उन्तिस प्रतिशत वन क्षेत्र रहेकोमा त्यसलाई चालिस प्रतिशत पुर्याउन सरकारले सुरक्षात्मक संरक्षणात्मक र प्रवर्धनात्मक कार्यनीति समेत अगाडि बढाएको छ रणनीति सफल बनाउन वनस्रोतमा आश्रित गरीब महिला विपन्न दलित तथा आदिवासी जनजातिहरूको जीविकोपार्जन सुधारका लागि क्षमता अभिवृद्धि तथा सशक्तिकरण र हरित रोजगारीमूलक कार्यक्रमहरू सञ्चालन गरिने भएका छन् मध्य क्षेत्र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले लागू औषध दुर्व्यसनी न्यूनीकरण गर्न अभिभावक जिम्मेवार हुनुपर्ने बताउनु भएको छ सामुदायिक सेवा केन्द्र रत्नगरले आज रत्नगरमा आयोजना गरेको लागू औषध आत्महत्या नैतिक शिक्षा सम्बन्धी चेतनामूलक एवं स्वागत कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो दुर्व्यसनीमा फस्न नदिन आफ्ना छोराछोरीको क्रियाकलापमा अभिभावकले निरन्तर निगरानी राख्नुपर्ने प्रमुख प्रहरी नायब महानिरीक्षक अर्यालले बताउनु भयो लागू औषध न्यूनीकरण गर्न राज्यको नीति निर्देश गर्ने निकाय पनि गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो नेपालमा लागू औषध व्याप्त रूपमा रहेको भन्दै उहाँले प्रति कारगारमा लागू औषध कारोबार तथा प्रयोगकर्ताहरू पचास प्रतिशत रहेको जानकारी दिनुभयो कार्यक्रममा सामुदायिक सेवा केन्द्र नानगढकी अध्यक्ष मीना खडेलले जिल्लामा प्रहरीको सक्रियताका कारण लागू औषध प्रयोगकर्ता र दुर्वेशनीमा कमी आएको बताउनुभयो सो अवसरमा सिक्किमबाट आउनुभएका गुरू सहित महाराजले लागू औषध आत्महत्या नैतिक शिक्षा सम्बन्धी प्रवचन दिनुभएको थियो प्रवचनमा विभिन्न कलेजका विद्यार्थी सरकारवालाहरूको सहभागिता रहेको थियो सोही अवसरमा सामुदायिक सेवा केन्द्र रत्नगरले हालै मध्य क्षेत्र प्रहरी प्रमुखका रूपमा आउनुभएका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई स्वागत गरेको थियो केन्द्रकी उपाध्यक्ष मायादेवी खतिवड़ाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम अध्यक्ष भूपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो थियो यसैबीच प्रहरी नायब महानिरीक्षक प्रकाश रयाल जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रधुम्न कार्की सहितको टोलीले रत्नगर र आसपासमा हालै स्थापना गरिएको प्रहरी बेडको अवलोकन गरेको थियो जिल्ला प्रहरी कार्य इलाका प्रहरी कार्य रत्नगर र सामुदायिक सेवा केन्द्र रत्नगरको पहलमा रत्नगरका तीन तथा पदमपुर र खुले सिमलमा पाँचवटा प्रहरी बेट स्थापना गरी सेवा शुरू गरिएको थियो चरम खाद्य संकटको सामना गर्दै आइरहेका चेपाङ समुदायका बालबालिकामा कुपोषण देखिएको छ वर्षको नौ महिना खाद्यान्न संकट बेहोर्ने चेपाङ समुदायमा नियमित खाना खान नपाउँदा बालबालिकामा कुपोषण देखिएको हो एक बाली मात्रै खेती हुने चेपाङ बस्तीमा माघमा लगाइएको मकै असोजको अन्तिममा मात्रै पाक्छ त्यसैले उनीहरू हिजो आज जंगली कन्दमूल सिस्नुको मुन्टा खाएर जीवन निर्वाह गर्ने गरेका छन् शान्ति नेपाल नामक गैर सरकारी संस्थाको अगुवाईमा गरिएको वृद्धि अनुगमनमा धेरै चेपाङ बालबालिकाको तौल उमेर अनुसार नभएको पाइएको छ बेनीघाट गाविस सातको गाउँ प्रसुति सेवा केन्द्रमा बीसजना चेपाङ बाल बालिकाको तौल लिएकोमा सोह्रजना बालिका उमेर अनुसार तौल नपुगेको पाइएको छ धादिङको बेनीघाट नौ पाङ्गरजीवमा दसजना बालबालिकाको तौल लिएकामा आठजना बालबालिकाको उमेर अनुसार तौल नपुगेको पाइएको शान्ति नेपालका कार्यक्रम अधिकृत इन्द्रमान साक्यले बताउनु भएको छ चेपाङ समुदायमा शुरूमा नै कम तौलको बच्चा जन्मनु आमाले पोसिलो खानेकुरा नपाउने सरसफाई र उपचारमा ध्यान नदिनु बच्चालाई आमाको दूध र खाना समयमा नपाउने जस्ता कारणले बच्चामा कुपोषण देखिएको ती क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाका प्रतिनिधिले बताएका छन् परीक्षणका क्रममा कुपोषित भेटिएका सोह्रजना चिपाङ बाल बालिकालाई उपचारका लागि पोषण पुनर्स्थापना केन्द्र सुनाकोठी ललितपुर सिफारिश गरिएको पनि उहाँले बताउनुभयो निर्माण कार्यका मेरुदण्डका रूपमा निर्माण कर्मीलाई राज्यले नै उपेक्षा गरेको निर्माण कर्मीहरूले गुनासो गरेका छन् भवन निर्माण व्यवसाय संघ पूर्वी चितवनले आज रत्नगरमा सम्पन्न गरेको राहत वितरण सभामा बोल्दै निर्माण कर्मी मजदूरहरूले यस्तो गुनासो गरेका हुन् व्यावसायिक सुरक्षाका लागि सबै एकजुट हुनुको विकल्प नभएको उनीहरूको भनाइ थियो निर्माण मजदूरको हितका लागि उनीहरू निर्माण मजदूर नीति बनाउन माग समेत गरेका थिए कार्यक्रममा बोल्ने अधिकांश मजदूरहरूले निर्माण गर्दा सुरक्षित स्रोत साधन र बिना निर्माण नगर्न सबै मजदुरहरूलाई अनुरोध पनि गरेका थिए कार्यक्रमको उद्घाटन गर्दै रत्नगर नगरपालिकाका कार्यालयका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले निर्माण मजदुरहरू आफ्नो अधिकारका लागि आफै सचेत रहन आग्रह गर्नु भएको थियो सोही अवसरमा अकालमा नै ज्यान गुमाएका निर्माण मजदुर एवं संघका सदस्य गौरे महत्वको परिवार विसमतिया महत्वलाई संघका सदस्यहरूबाट संकलित गरिएको एक लाख एक हजार रूपियाँको राहत श्री रत्नगर नगरपालिकाका कार्यालयका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेल संघका अध्यक्ष केदारनाथ अधिकारीले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो राहत रकम प्रदान गर्दै संघका अध्यक्ष अधिकारीले भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनले स्थापना कालदेखि नै निर्माण मजदूरहरू हकितका लागि शुरू गरेको यो अभियान थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए भवन निर्माण व्यवसाय संघ पूर्वी चितवनका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उवा संघ रत्नगरका अध्यक्ष ज्ञानबहादुर विश्वराल शहरी विकास तथा भवन निर्माण डिभिजन भरतपुरका A e. Suresh Khanal I A ILO संस्थाका ए e. सन्तोष कुमार गुप्ता संघका महासचिव बालकृष्ण उप्रेदी लगायतले बोलेका थिए नवलपरासीको कोलुवा गाविस खुल्ला दिशामुक्त गाविस घोषित भएको छ गाविसमा रहेका दुई हजार अस्सी घरधुरीमा शौचालय निर्माण भएपछि आजै कार्यक्रम बीच खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको गाविस सचिव एवं अध्यक्ष आशा कुमारी गुरूङले जानकारी दिनुभएको छ दुई हजार असी घरधुरी मध्ये चौन्न घरधुरीको संयुक्त उन्नाइसवटा संस्थागत एक सार्वजनिक गोबर ग्यास जडित दुई सय एघारवटा गरी गाविसभरि दुई हजार छब्बीसवटा शौचालय निर्माण भएको सचिव गुरूङले जानकारी दिनुभयो अब पालो अर्पण सनावासको अर्पण सनावासमा हिजो हामीले सोधेका थियौं दुर्घटना न्यूनीकरणका लागि ट्राफिकले चितवनको पछिल्लो सक्रियताप्रति तपाईँ के भन्नुहुन्छ यी सकारात्मक बी दीर्घकालसम्म टिकाउन जरूरी से अझै धेरै गर्नु छ तपाईँले पठाउनु भएको मतको अन्तिम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 भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार संयुक्त राष्ट्रसंघले गाजामा विस्थापित गएर सैनिकहरूलाई आश्रय दिइरहेको एक विद्यालयमाथि इजरायली सेनाले आक्रमण गरिनुप्रति संयुक्त राष्ट्रसंघ र अमेरिकाले खेद व्यक्त गरेका छन् संयुक्त राष्ट्रसंघका महासचिव वाङ्की मुनले इजरायलको त्यस किसिमको आक्रमण अतिरञ्जित भएको आरोप लगाएका छन् मुनले सुतिरहेका बालिकामाथि लक्षित गरी आक्रमण गरिनु लज्जास्पद भएको बताएका छन् राष्ट्रसंघद्वारा संचालित सो विद्यालयमा तीन हजार भन्दा बढ़ी गैर सैनिकहरू आश्रय लिँदै आएका छन् मुनले इजरायलमा रहेका सबै राष्ट्रसंघीय भवनहरू जहाँ महिला बाल बालबालिका तथा विस्थापितहरूले आश्रय लिइरहेका छन् त्यसको सुरक्षा गर्न आग्रह समेत गर्नुभएको छ राष्ट्रसंघका एक अधिकारीका अनुसार सो विद्यालयमा विस्थापित नागरिकहरू भनेर रहेको भनेर इजरायललाई पटक पटक जानकारी गराउँदा समेत इजरायलले आक्रमण गरेको प्रति दुःख व्यक्त गरेका छन् सो हमलामा पन्ध्र जनाको मृत्यु भएको थियो इजरायलले भने आफूहरूले योजनाबद्ध रूपमा आक्रमण गर्दै आएको भन्दै सो क्षेत्रमा भूलवश आक्रमण हुन पुगेको स्वीकार गरेको छ आफूहरूले सर्वसाधारणलाई लक्षित गरी आक्रमण नगरेको भन्दै आक्रमण आफ्नै पक्षबाट भएको साबित भए माफी माग्ने इजरायली अधिकारीले उल्लेख गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छनृ घातक एबोला भाइरसको महामारीलाई ध्यानमा राखी अफ्रिकी लाइबेरियामा सबै विद्यालयहरू बन्द गरिएको छ एबोला भाइरस तीव्र गतिमा फैलिँदै गएकाले उच्च सतर्कता अपनाउँदै देशभरका विद्यालयहरू बन्द गरिएको सरकारी अधिकारीहरूले बताएका छन् लाइबेरियाका राष्ट्रपति एलेन जोनसन सरलिफले केही क्षेत्र र समुदायलाई उच्च निगरानीमा राखिने बताउनु भएको छ उहाँले सबै सरकारी कार्यालयहरूलाई संक्रमण मुक्त राख्नका लागि शुक्रबार देशभर सरकारी कामकाज रोक किनेर मन्त्रालय र अरू सरकारी निकायले तय गरेका अत्यावश्यक भएका सबै कर्मचारीलाई तीस दिने अनिवार्य विदा दिइने बताउनुभयो देशभर भाइरस फैलिनबाट रोक्ने उद्देश्यले आवश्यक सुरक्षात्मक उपाय अपनाउनका लागि सेनालाई तैनात गरिएको सरकारी अधिकारीहरूले बताएका छन् लाइबेरियामा इबोला भाइरसको संक्रमण फैलिँदै साँझ अस्पतालमा बिरामीको चाप बढ़दै गएको बीबीसीले जनाएको छ लाइबेरियाको राजधानी भियाका स्वास्थ्य संस्थामा बिरामी राख्ने ठाउँ नहुँदा स्वास्थ्य कर्मीले केही बिरामीलाई आफ्नै घरमा राखेर उपचार गर्न बाध्य भएका छनृ अब खेल समाचार विश्व फुटबलको सर्वोच्च निकाय फिफाका उपाध्यक्ष जुलियो हम्बर्तो ग्रोनाडोको निधन भएको छ अर्जेन्टिनाली फुटबल एसोसिएसनका प्रमुख समेत रहेका बयासी वर्षीय ग्रोनाडोको उपचारका क्रममा अस्पतालमा निधन भएको हो उनलाई मुटुमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो उन्नाइस सय अठासीदेखि फिफा कार्यकारी सदस्य समेत रहनुभएका ग्रोनाडो फिफाका वर्तमान अध्यक्ष सेफ ब्लाटर पछि दोस्रो नम्बरमा रहनु भएको थियो उहाँ सन् उन्नाइस सय उनासीदेखि अर्जेन्टिनाली फुटबल एसोसिएसनको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएको थियो उनको निधनप्रति फिफा अध्यक्ष ब्लाटरले दुःख व्यक्त गर्नुभएको छ भने यसै साताको अन्त्यबाट शुरू हुने अर्जेन्टिनाली लीग पनि पछि सारिएको समाचारमा जनाइएको छ साँझ पाँच बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई विवाद रहित बनाउन बसेको सर्वदलीय बैठक सम्पन्न राष्ट्रिय महत्वका विषयमा मात्रै सम्झौता गर्न दलहरूको आग्रह अदालतको अपेलना सम्बन्धी विधेयक जनताको रायका लागि लैजाने व्यवस्थापिका संसदको निर्णय सरकारले विनियोजन गरेको मन्त्रालयगत बजेटमा पनि छलफल चल्दै नैतिक शिक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम रत्नगरमा सम्पन्न दुर्व्यसनीमा फस्न नदिन छोराछोरीको क्रियाकलापमा अभिभावकले निगरानी राख्नुपर्नेमा वक्ताहरूको जोड गाँजामा विस्थापित गैर सैनिकलाई इजरायली सेनाले आक्रमण गरेको प्रति संयुक्त राष्ट्रसंघ र अमेरिकाद्वारा खेत प्रकट घातक भाइरसका कारण लाइबेरियामा विद्यालय बन्द र सर्वोच्च निकाय फिफाका उपाध्यक्ष जुलियो ग्रोनेडोको आज निधन निधनप्रति फिफा अध्यक्ष ब्लाटरद्वारा दुःख व्यक्त हवस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो अनिता अर्याल र सुजिता हमाल बिदा हुन्छौ नमस्कार यस अर्पण बुलेटिनको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल